प्रतिबिम्ब नयाँ वर्ष यसरी आओस् पूर्व क्षितिज खुलेर आओस् सारा नेपालीको मनमा लाली गुराँसै फुलेर आओस् नयाँ वर्ष यसरी आओस् पूर्व क्षितिज खुलेर आओस् सारा नेपालीको मनमा लाली गुराँसै फुलेर आओस् अर्पण छु हृदयदेखि नै शुभकामना नयाँ वर्षको अर्पण छु हृदयदेखि नै शुभकामना नयाँ वर्षको शान्ति समृद्धिको गीत गाउँदै दुःख पीडा भुलेर आओस् शान्ति समृद्धिको गीत गाउँदै गाउँदै दुःख पीडा भुलेर आओस् अर्पण छु हृदयदेखि नै शुभकामना नयाँ वर्षको शान्ति समृद्धिको गीत गाउँदै दुःख पीडा भुलेर आओस् हो नयाँ वर्ष यसरी नै आओस् आइसकेको छ रेडियो नेपालको मुक्तकिलो तरंगमा यस्तै मुक्तक यसरी नै बोल्दै आएको पन्ध्र वर्ष पूरा भएछ दुई हजार अन्ठाउन्न साल वैशाखको पहिलो हप्तादेखि कार्यक्रम बिम्ब प्रतिविम्बको उठान भएको हो ओझेलमा परेको विधालाई स्नेह दिउँ भनेर काँचको पर्दाभित्र एक्लै एक्लै बोलिरहँदा यतिका वर्ष बितेको पत्तै भएन यो अन्तरालमा कृतिलाई आकार दिने र मुक्तक साधनामा तल्लीन घरदेश र परदेशका मुक्तकिला मन लगायत रेडियो नेपालका तमाम श्रोतामा बिम्ब प्रतिविम्बको तर्फबाट नयाँ वर्ष दुई हजार चौहत्तरको हार्दिक मंगलमय शुभकामना शुभ कामना मिलाई शुभ कामना मिलाई नाथ लाख वंदना मिलाई शुभ कामना नया वर्ष को उपलक्ष्य माँ शुभ कामना नयाँ वर्षमा नयाँ क्यालेण्डर टाँस्नु छ नयाँ वर्षमा नयाँ क्यालेण्डर टाँस्नु छ मनले मनहरूसँग हार्दिकता गाँस्नु छ नयाँ वर्षमा नयाँ क्यालेण्डर टाँस्नु छ मनले मनहरूसँग हार्दिकता गाँस्नु छ नयाँ सोचले केही उपलब्धि होस् नयाँ सोचले केही उपलब्धि होस् एकैसाथ ओठहरूमा नेपाली हाँस्नु छ एकैसाथ ओठहरूमा नेपाली हाँस्नु छ आजको कार्यक्रम बिम्ब प्रतिविम्बलाई नयाँ वर्ष विशेष बनाउँदैछौ जिन्दगीलाई सरल भन्दा सरल बनाउनु छ जिन्दगीलाई सरल भन्दा सरल बनाउनु छ छुट्टै एउटा चिनो क्यालेण्डरमा जनाउनु छ हरेक दिनहरू उत्सव जस्ता बनाउने हाका हरेक दिनहरू उत्सव जस्ता बनाउने हाका आज हाँसी खुशीले जन्मोत्सव मनाउनु छ आज हाँसी खुशीले जन्मोत्सव मनाउनु छ मेरा हरेक गीतहरूमा लेख्ने गर्छु तिम्रा प्रेमी भावहरू मेरा हरेक गीतहरूमा लेख्ने गर्छु हाँसो खुसी मेरो जिन्दगीको सह तिमी भित्रै देख्ने गर्छु हाँसेकी छु बेहोसीमा पनि बाँचेकी छु तिम्रै नाम जपी नदुखोस् भो पुरानो घाउ तिम्रै मायाको रापले सिक्ने गर्छु तिम्रै मायाको रापले सिक्ने गर्छु आ... मुक्तकमा सुमधुर गीत संगीतको फ्युजन विगत डेढ दशकदेखि रेडियो नेपालको मुक्तकिलो तरंग कार्यक्रम बिम्ब प्रतिबिम्ब प्रतिबिम्ब हो रेडियो नेपालको मुक्तकिलो तरंगमा कार्यक्रम बिम्ब प्रतिबिम्बले पन्ध्र वर्षको यात्रा पूरा गरेको छ सोह्र वर्ष यात्रामा छ आजदेखि कार्यक्रम बिम्ब प्रतिविम्ब दुई हजार अन्ठाउन्न साल वैशाखको पहिलो हप्ता कार्यक्रम बिम्ब प्रतिविम्बको उठान गर्दाखेरिका यी चार पंक्ति यतिखेर पनि मैले झलझली सम्झिराखेको छु कोमल भावनाको सुललित अभिव्यक्ति एउटा सुन्दर गीत हुन्छ कोमल भावनाको सुललित अभिव्यक्ति एउटा सुन्दर गीत हुन्छ गीत लतिका पनि हो संगीतको लहरामा लहरिँदै जाँदा उसैसँग प्रीत हुन्छ प्राय अघोषित अनाम युद्ध चलिरहने यो धराधाममा जीत हुन्छ त केवल मुटु छुने गीत र संगीतकै जीत हुन्छ जीत हुन्छ त केवल मुटु छुने गीत र संगीतकै जीत हुन्छ हो कार्यक्रम बिम्ब प्रतिविम्बको पहिलो उठान यिनै चार पंक्तिबाट गरिएको थियो यो अन्तरालमा एक्लै एक्लै मुक्तक लेखेर धुनहरू सजाउँदाको अनुभूति पनि बिछट्टै खालको छ आजको बिम्ब प्रतिविम्बको पूरै बसाईमा जति मुक्तकहरू यहाँहरूले सुन्नुहुन्छ यी मुक्तकहरू यहाँहरूमै समर्पित छन् म खोजिरहेछु मेरै देश हरेकका आँखा आँखामा म खोजिरहेछु मेरै देश हरेकका आँखा आँखामा फुलाउन खोजिरहेछु गुराँस देशका पाखा पाखामा म भन्न छोडेर हामी भन्न सक्यौं भने देशमा म भन्न छोडेर हामी भन्न सक्यौं भने देशमा अनि गुन्जनेछ देशकै गीत सबैका भाका भाकामा अनि मात्र गुन्जनेछ देशकै गीत सबैका भाका भाकामा उति बेला मुक्तक यस्तो हुन्छ र उस्तो हुन्छ भनेर पनि बोल्नुपर्ने बेला थियो र अहिले मुक्तक लेख्नेहरूले निकै परिपुर्याएर लेख्न थाल्नु भएको छ मुक्तकै एउटा सूत्र मुक्तक यहाँहरूलाई सुनाऊ मनका बोझहरू हटाउन सकेपो मुक्तक मनका बोझहरू हटाउन सकेपो मुक्तक चुटिलो चटनी चटाउन सकेपो मुक्तक कागजको खपत नगर्नु गन्थन लेखेर कागजको खपत नगर्नु गन्थन लेखेर गागरमा सागर अटाउन सके पो मुक्तक गागरमा सागर अटाउन सके पो मुक्तक एकोरो मुक्तक बोलिराख्दाखेरि पनि यहाँहरूलाई कस्तो कस्तो लाग्छ होला धुनलाई जोडौँ है त घुम्तिनेरै जब मोडिन्छ जिन्दगी घुम्तिनिरै जब मोडिन्छ जिन्दगी दोबाटोमै जब छोडिन्छ जिन्दगी यस्तै हो त जिन्दगी भन्नु ए हजुर यस्तै हो त जिन्दगी भन्नु पर्खी बसे जोडिन्छ जिन्दगी पर्खी बसे त जोडिन्छ जिन्दगी दिए माया फेरि गाह्रो हुन्छ फुकाउन फुकाउन घुम्तेमा घुम्तीमा है आँखा तिमी जुदाउन बाँधिए माया फेरि गाह्रो हुन्छ फुकाउन प्रेमध्वज प्रधानले साह्रै मिठो गला दिनुभएको छ आफैले संगीत भरेर रत्न शमशेर थापाले लेख्नुभएका गीती हरफ यी फेरि मुक्तकलाई जोड्दै जाउँ एक्लो नितान्त एक्लो मात्रै साथमा म छु एक्लो नितान्त एक्लो मात्रै साथमा म छु पर्खाई पूर्णिमाको औंसीको रातमा म छु निर्जन बस्तीको बास भयो मेरो निर्जन बस्तीको बास भयो मेरो त अहिले छु त केवल यादहरूकै यादमा म छु अहिले छु त केवल यादहरूकै यादमा म छु झरना हो जिन्दगी झर्नुपर्छ आस्था र विश्वास भर्नुपर्छ झरना हो जिन्दगी झर्नुपर्छ आस्था र विश्वास भर्नुपर्छ जिन्दगीका नियतिहरू भोग्दा यी हजुर जिन्दगीका नियतिहरू भोग्दा कैयौं सागरहरू तर्नुपर्छ हो त कैयौं सागरहरू तर्नुपर्छ आफैले टेकेको माटो पनि आफ्नो भएन आफैले टेकेको माटो पनि आफ्नो भएन आफैले हिँडेको बाटो पनि आफ्नो भएन आफ्नो भन्नु त सबै भ्रम मात्र रहेछ आफ्नो भन्नु त सबै भ्रम मात्र रहेछ आफ्नै मुटुको पाटो पनि आफ्नो भएन आफ्नै मुटुको पाटो पनि आफ्नो भएन जे छ भाग्यमा देखेर हुँदैन जे छ भाग्यमा देखेर हुँदैन जानेलाई बाटो छेकेर हुँदैन नहुने कुरामा जोड नगर्नु नहुने कुरामा जोड नगर्नु घनघसी केही लेखेर हुँदैन हो त घनघसी केही लेखेर हुँदैन खेल पनि जब जुवा जस्तो हुन्छ खेल पनि जब जुवा जस्तो हुन्छ आगो बिनाको धुवा जस्तो हुन्छ त्यही खेल हेरेर च्याखे थाप्नेलाई त्यही खेल हेरेर च्याखे थाप्नेलाई पानी सुकेको कुवा जस्तो हुन्छ हो त पानी सुकेको कुवा जस्तो हुन्छ जो जहाँ बसेर पनि मुक्तक साधना गरिराख्नु भएको छ उहाँहरूमै समर्पित मुक्तक यस्तो छ तिनीहरूको कुनै टोल हुँदैन आडम्बरको कुनै खोल हुँदैन तिनीहरूको कुनै टोल हुँदैन आडम्बरको कुनै खोल हुँदैन जहाँ जान्छन् त्यही बाँच्छन् जहाँ जान्छन् त्यही बाँच्छन् लेख्नेको त कुनै भूगोल हुँदैन ए हजुर लेख्नेको त कुनै भूगोल हुँदैन विश्वासभन्दा माथि कुनै विश्वास हुँदैन विश्वासभन्दा माथि कुनै विश्वास हुँदैन आकाशभन्दा माथि कुनै आकाश हुँदैन हुन्छ दुविधा विश्वास र भ्रममा हुन्छ दुविधा विश्वास र भ्रममा घिटी घिटी बाँच्नुपर्छ निश्वास हुँदैन घिटी घिटी बाँच्नुपर्छ निश्वास हुँदैन कोही नहेरी भन्छन् धमिलो जिन्दगी कोही नहेरी भन्छन् धमिलो जिन्दगी चाख्नेहरू भन्छन् अमिलो जिन्दगी जिउन जान्नेहरू यसो पनि भन्छन् जिउन जान्नेहरू त यसो पनि भन्छन् आहा क्या गजबको गमिलो जिन्दगी आहा क्या गजबको गमिलो जिन्दगी अब धुनलाई जोडौँ है त चिन्ने भए असल मान्छे चिन्थे दुनियाँले चिन्ने भए असल मान्छे चिन्थे दुनियाँले खुशी किन्न पाइने भए किन्थे दुनियाँले अनायासै आउँछ खुसी सँगै जान्छ अनायासै आउँछ खुसी सँगै जान्छ दुःखसित सुख साटी लिन्थे दुनियाँले दुःखसित सुख साटी लिन्थे दुनियाँले जिन्दगीको पाना भरी सुख जिन्दगीको पाना भरि सुख भेटिँदैन जिन्दगीको पानाभरि सुख भेटिँदैन खै यो जिउनुको जिजीविसाले पनि मान्छेलाई कहाँ कहाँ पुर्याउँछ के के बनाउँछ फतेमानले साह्रै मिठो गला दिनुभएको छ नारायण गोपालले संगीत भर्नुभएको हो भैरवनाथ रिमाल कदमले लेख्नुभएका गीती हरफ हुन् कमलाई लौन बुझी गए मन को आशा पूरा में फूल फूलाई गए देखा दुख सुन गीता झरका देखी मुख मजाई भन्न खोदा बोल सकी जिंदगी को पाना भरी सुख देख गई हिड़ा हाँसी हाँसी यो छाती तिम्रै बाटो हो मेरो देह केही होइन केवल एक थोप्रो माटो हो कुल्ची हिड़ा हाँसी हाँसी यो छाती तिम्रै बाटो हो मेरो देह केही होइन केवल एक थोप्रो माटो हो गालाको पाटोको लामो धर्सो त्यो घाउ होइन त्यो त झरी सुकेको एक थोपा आँसुको टाटो हो त्यो त झरी सुकेको एक थोपा आँसुको टाटो हो अहिले यहाँहरू रेडियो नेपालको मुक्तकिलो तरंगमा कार्यक्रम बिम्ब प्रतिविम्ब सुन्दै हुनुहुन्छ कार्यक्रम बिम्ब प्रतिविम्बमा यहाँहरूले आफ्ना मौलिक चोटिला र पोटिला मुक्त पठाउन सक्नुहुन्छ हाम्रो ठेगाना हो कार्यक्रम बिम्ब प्रतिविम्ब पोस्ट बक्स नम्बर छ सय चौतिस रेडियो नेपाल काठमाडौँ र इमेल आईडी हो radio Pratibimba at Gmail dot com आफ्ना मुक्तकहरू सामाजिक सञ्जाल फेसबुकमा बिम्ब प्रतिविम्बको लाइक पेजमा लाइक गरी सजिलै पठाउन सक्नुहुन्छ हजुर यहाँहरू रेडियो नेपालको मुक्तकिलो तरंगमा कार्यक्रम बिम्ब प्रतिविम्ब सुनिराख्नु भएको छ आजको कार्यक्रम बिम्ब प्रतिविम्बलाई नयाँ वर्ष विशेष बनाइराखेका छौ आज जति पनि यहाँहरूले मुक्तक सुन्नुभएको छ सबै मुक्तकिला मनहरूमै समर्पित मुक्तक छन् तिमी सुख किन्ने मान्छे सक्छौ भने खुशी किन तिमी सुख किन्ने मान्छे सक्छौ भने खुशी किन एकबारको जिन्दगी हो आउँदैन छिन छिन दिने हैसियत कहाँ छ र मसित दिने हैसियत कहाँ छ र मसित बितेपछि बित्छ बेला आउँदैन यस्तो दिन बितेपछि बित्छ बेला आउँदैन त्यस्तो दिन त्यसै पनि चुपचाप छु लाग्छ यसै फलिफाप छु त्यसै पनि चुपचाप छु लाग्छ यसै फलिफाप छु कृत्य गर्नु पर्दैन हजुर किर्ते गर्नु त पर्दैन हजुर बिना ल्याप्चे सही छाप छु बिना ल्याप्चे सही छाप छु झरना हो जिन्दगी पर्छ झरना हो जिन्दगी पर्छ आस्था र विश्वास भर्नु भर्नुपर्छ जिन्दगीका नियतिहरू भोग्दा जिन्दगीका नियतिहरू भोग्दा कैयौं सागरहरू तर्नुपर्छ कैयौं कैयौं सागरहरू पर्छ अब धुनलाई जोडौं कि आज आजभोलि दुनियाँ बुझ्दैछु आजभोलि दुनियाँ बुझ्दैछु हराएको शालिग्राम खोज्दैछु टोलाएर काली किनारमा टोलाएर काली किनारमा ढुङ्गा जस्तो मान्छे पुज्दैछु ढुङ्गा जस्तो पो मान्छे पुज्दैछु मान्छेको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 यही गाउँले मलाई जन्मायो हुर्कायो यही गाउँले मलाई जन्मायो हुर्कायो सपना देखाएर फुर्क्याउनु फुर्क्यायो जा काठमाडौँ भन्यो र आए रमाउँदै जा काठमाडौँ भन्यो र आए रमाउँदै फर्किँदा उसले घुर्क्याउनु घुर्क्यायो फर्किँदा त उसले घुर्क्याउनु घुर्क्यायो फेरि जनजिन्दगीलाई जोडौँ मुक्तकमै उज्यालो छर्न सके जिन्दगीमा चन्द्रमाको चाँदो जिन्दगी उज्यालो छर्न सके जिन्दगीमा चन्द्रमाको चाँद हो जिन्दगी गुन्जन सके जिन्दगीमा संगीतको सुमधुर नाद हो जिन्दगी उज्यालो अनि अध्यारो जिन्दगीका पाटाहरू हुन्की लाग्छ उज्यालो अनि अँध्यारो जिन्दगीका पाटाहरू हुन्की लाग्छ सायद यस्तै भन्नुपर्छ सुख दुःखको दोसाँधो जिन्दगी सायद यस्तै यस्तै भन्नुपर्छ सुख दुःखको दोसाधो जिन्दगी गर त्यस्तो काम गर्दा कुनै गल्ती हुँदैन गर त्यस्तो काम गर्दा कुनै गल्ती हुँदैन झिक गाडधन त्यसको कुनै चल्ती हुँदैन नलुकाउ बिरालाले आची लुकाए झै नलुकाउ बिरालाले आची लुकाए झै हे कुबेर कात्रोमा कुनै खल्ती हुँदैन हे कुबेर कात्रोमा त कुनै खल्ती हुँदैन यस्तो होस् जिन्दगी कहिल्यै काँचो नहोस् यस्तो होस् जिन्दगी कहिल्यै काँचो नहोस् मन दरवाजा बन्द होस् खोल्ने साँचो नहोस् यस्तो होस् जिन्दगी कहिल्यै काँचो नहोस् मन दरवाजा बन्द होस् खोल्ने साँचो नहोस् म हुनु र नहुनुको पुष्टि त्यसबेला हुनेछ म हुनु र नहुनुको पुष्टि त त्यसबेला हुनेछ होला कोही कहिल्यै मेरो खाँचो नहोस् होला कोही कहिल्यै मेरो खाँचो नहोस् गीत गाउने घाँटीमा गला भएन भने गीत गाउने घाँटीमा गला भएन भने हरेक रिट अनुसार पला भएन भने सारे गमको सिसार पनि निस्सार हुन्छ सारे गमको सिसार पनि निस्सार हुन्छ आरोह अवरोहको श्रृङ्खला भएन भने आरोह र अवरोहको श्रृङ्खला भएन भने तपाईँ ठूलो बन्न चाहनुहुन्छ सानो बन्नुहोस् तपाईँ ठूलो बन्न चाहनुहुन्छ सानो बन्नुहोस् कोही रुजेको देख्न सक्नुहुन्न छानो बन्नुहोस् ठूलो मान्छेले डकार्दा संगीत मुर्झाउँछ ठूलो मान्छेले डकार्दा त संगीत मुर्जाउँछ भोको कोही देख्न सक्नुहुन्न मानव भन्नुहोस् भोको कोही देख्न सक्नुहुन्न त मानव भन्नुहोस् उग्लिएर कुनै हुलिया खुल्दैन उग्लिएर कुनै हुलिया खुल्दैन बगरमा सेतो काँस पनि फुल्दैन नजियोस् कोही उन्यु जिन्दगी नजियोस् कोही उन्यु जिन्दगी बोकेर पराग बतास डुल्दैन बोकेर पराग बतास डुल्दैन आगो झोसेर आगो डढाएपछि निचोरेर आगो अर्घ चढाएपछि आगो झोसेर आगो डढाएपछि निचोरेर आगो अर्घ चढाएपछि टुट्नेछन् संसारका सारा भ्रम टुट्नेछन् त्यसबेला संसारका सारा भ्रम खोपेर खप्पर मान्छे पढाएपछि खोपेर त्यही खप्पर मान्छे पढाएपछि एका बिहानैको सूर्य बाटो नापेर गयो एका बिहानैको सूर्य बाटो नापेर गयो साँझ एक निन्द्राको झोली थापेर गयो फेरि आउनेछ ऊ चिसा हात लिएर फेरि आउनेछ ऊ चिसा हात लिएर फुक्दै थिएँ आगो हल्का तापेर गयो फुक्दै थिएँ आगो हल्का तापेर गयो अब धुनलाई जोडौं कि एक सुरमा गुन्जिरहन्छ मुरलीको रनको एक सुरमा गुन्जिरहन्छ मुरलीको रनको त्यही खोज्दै मन लाइरहन्छ फन्को मन मुटु सबै चोर्छ त्यही मुरलीको धुनले मन मुटु सबै चोर्छ त्यही मुरलीको धुनले हराउँछ कि भन्छु सधैँ पीर आफ्नै मनको हराउँछ कि भन्छु सधैँ पीर आफ्नै मनको रे मुरली बजे बनाईमा बनाईमा लौ नामारे नमारे रेबिका सफी साह्रै मिठो गला दिनुभएको छ फेरि मुक्तकलाई जोडौ पुरोहितलाई तरबार दिऊ तर दाप दिएनौ पुरोहितलाई तरबार दिऊ तर दाप दिएनौ लुकायौ सत्ता च्युत राजाको तर छाप दिएनौ दिन त दिन्छौ तिमी लोकाचार पार्न दिन्छौ दिन त दिन्छौ तिमी लोकाचार पार्न दिन्छौ शान्तिकै माला जप्ने भिक्षुलाई माफ दिएनौ शान्तिकै माला जप्ने भिक्षुलाई पनि माफ दिएनौ काठमाडौँको जाडोभन्दा चिसा मान्छेहरू काठमाडौँको जाडोभन्दा चिसा मान्छेहरू छुँदै चर्की जाने सिसा मान्छेहरू देश छोडेपछि त के के नै हुन्छ रे देश छोडेपछि त के के नै हुन्छ रे जिन्दगीको ट्रान्जिटमा भिसा मान्छेहरू जिन्दगीको ट्रान्जिटमा भिसा मान्छेहरू सुखको एउटा जिन्दगी त झोलामै हाल्न सकिन्छ सुखको एउटा जिन्दगी त झोलामै हाल्न सकिन्छ झोला बोक्दा खोला सुके डाँडैमा फाल्न सकिन्छ आसे पासे बिजुली मान्छेहरू सजिलै भन्ने गर्छन् आसे पासे बिजुली मान्छेहरू सजिलै भन्ने गर्छन् फुटोस बिजुलीको चिम त्यो पनि टाल्न सकिन्छ फुटोस बिजुलीको चिम त्यो पनि टाल्न सकिन्छ जति बेला राजधानी भन्ने काठमाडौँ टुकीमा पिली पिली गरिराख्थ्यो त्यतिखेरै लेखेको मुक्तक हो यो अब फेरि अर्को मुक्तकलाई जोडौँ महँगीको मार बारम्बार हुन्छ महँगीको मार बारम्बार हुन्छ जहाँ मूल्य बढाउने सरकार हुन्छ भोट हाल्ने जनता चोट पाउने तिनै भोट हाल्ने जनता चोट पाउने पनि तिनै त्यहीँनिर दबावको दरकार हुन्छ त्यहीँनिर दबावको दरकार हुन्छ मन्दिर धाउँदैमा भगवान पुजिने भए मन्दिर धाउँदैमा भगवान पुजिने भए घण्टी बजाउँदैमा संगीत बुझिने भए हे भगवान बैरो बनाइदेऊ मलाई हे भगवान बैरो बनाइदेऊ मलाई पाखण्डीको बोलीले कानै गुजिने भए पाखण्डीको बोलीले कानै गुजिने भए अब धुनलाई जोडौँ कि पर्वतकी छोरी भन्छन् पार्वती नै होलिन् भन्छु पर्वतकी छोरी भन्छन् पार्वती नै होलिन् भन्छु हिमालयकी छोरी भन्छन् पग्लिएर रोलिन् भन्छु भिरकुटी र सीताभन्दा माथि देख्न चाहन्छु म भिरकुटी र सीता भन्दा माथि देख्न चाहन्छु म मेरो टोपी भन्दा माथि आकाश पनि छोलिन भन्छु मेरो टोपी भन्दा माथि आकाश पनि छोलिन भन्छु हिमालको काखमा छ मेरो सानो गाउँ पर्वतकी छोरी हुँ म पार्वती हो नाउँ यही मुक्तकको भावनामा तारादेवीको सुमधुर गला पनि हामीले चुटुक्क मिसाइसकेका छौं आजको बिम्ब प्रतिविम्बमा धुनहरू भने मुखडा मात्रै जोडिराखेका छौ बढी भन्दा बढी मुक्तक सुन्न पाए हुन्थ्यो भन्ने धेरै मुक्तकिला मित्रहरू पनि हुनुहुन्छ फेरि मुक्तकलाई जोडौं समयको कुनै ठहर नभएपछि समयको कुनै ठहर नभएपछि पूरा गर्ने कुनै रहर नभएपछि गाउँमै सारिदिन्छु राजधानी बरु गाउँमै सारिदिन्छु राजधानी बरु सोचेको जस्तो सहर नभएपछि सोचेको जस्तो सहर नभएपछि झरीपछिको घाम जस्तै भो तिमी आउनु झरी पछिको घाम जस्तै भो तिमी आउनु अड्केको हाँसो जस्तै भो तिमी मुस्कुराउनु झरी बादल आँसु हाँसो सायद यस्तै झरी बादल आँसु हाँसो सायद यस्तै जिन्दगीका लयहरूमा तिमी गाउनु जिन्दगीका लयहरूमा तिमी गाउनु आजको कार्यक्रम बिम्ब प्रतिविम्बलाई नयाँ वर्ष विशेष बनाइराखेका छौ कार्यक्रम बिम्ब प्रतिविम्बले डेढ दशकको यात्रा तय गरेर सोह्र वर्ष यात्रामा छ कार्यक्रम बिम्ब प्रतिविम्बको समय पनि त घर्किँदै घर्किँदै गइराखेको छ अब स्वदेशी भावना जोडौँ है त आफ्नै माटो छोडेपछि रमाउनु रमायो आफ्नै माटो छोडेपछि रमाउनु रमायो जसरी पनि कमाउनु थियो कमाउनु कमायो उडन तस्तरी भइन्छ रे पैसा भएपछि त उडन तस्तरी भइन्छ रे पैसा भएपछि त टेक्नै छोडेर भुइँमा खुट्टा रमाउनु रमायो टेक्नै छोडेर भुइँमा खुट्टा रमाउनु रमायो नेपाली हामी रहला कहाँ नेपालै नहे नेपालै नहे उचाइ हाम्रो झुलिन्छ कहाँ हिमालय नरहे हिमालय नरहे नेपाली हामी रहौँला कहाँ नेपालै नरहे उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालय नरहे राष्ट्रकवि माधव घिमिरेले साह्रै स्वदेशी भावना लेख्नु भएको छ नातिकाजीले आफैले संगीत भरेर सुमधुर गला दिनुभएको छ आजको कार्यक्रम बिम्ब प्रतिविम्बलाई नयाँ वर्ष विशेष बनायौं डेढ दशक भन्दा बढ़ीको बिम्ब प्रतिविम्बको मुक्तकिलो यात्रामा थुप्रै थुप्रै साथ मिलेको छ थुप्रै थुप्रै मुक्तकिला मित्रहरूले घरदेश देश परदेश जताततैबाट सम्झिनु भएको छ आउँदा दिनहरूमा पनि थुप्रै मुक्तकिला मित्रहरूलाई समेट्नु पर्नेछ कार्यक्रम बिम्ब प्रतिविम्बको समय पनि घर्किँदै घर्किँदै गइराखेको छ अब बाँकी रहेको बचे खुचेको समयका लागि पनि पुछारमा यही स्वदेशी भावना छोड्दै आजको कार्यक्रम बिम्ब प्रतिविम्बबाट सम्पूर्ण मुक्त किला मन र रेडियो नेपालका तमाम श्रोताहरूमा नयाँ वर्षको शुभकामना भन्दै यो कार्यक्रम बिम्ब प्रतिविम्बबाट म रमेश पौडेल पनि उजेलिन्छु हवस्त यहाँहरूको मिठो निद्रा सपनीको कामनासहित नमस्कार शुभरात्री हराई हाम्रो सुनका टुक्रा हिमाल हिराको माटो र पानी पहिलो धान धरतीका छोराको ए कहाँबाट संसार हेर्छौ सम्झलाई रहे सम्झालै नरहे सम्झालै नरहे दसैँ र तिहार रमाइलो हाम्रो छुटकार ख्यालीले हृदय हाम्रो झुरमुराउँछ झिकको झालीले बैसको तालमा नचौला कहाँ मादलै नरहे मादलै नरहे मादलै रहे कति राम्रो बिहानी पख घामको रेखी हो सभ्यता पहिलो संसारमा पहिलो देखी हो बुझौला कहाँ पूर्वको पहिलो पूजालाई पूजा लैना रहे उज्यालै नरहे नेपाली हामी रहौँ कहाँ नेपालै नरहे